साप्ताहिक श्रृंखला एउटा कथा जिन्दगीकोबाट सुमन खरेलको अभिवादन यो श्रृंखलाको नवौं कार्यक्रममा आज हामी प्रस्तुत गर्दैछौ बीबीसीका पुराना प्रस्तुता खगेन्द्र नेपालीको गीती कथा जिन्दगी यो उत्सव हो वरदान ईश्वरको सृष्टिका सृजना आफ्नै बुझौ मूल्य यसको जिन्दगी यो उत्सव हो वरदान ईश्वरको जिन्दगी यो उत्सव हो वरदान ईश्वरको मेरो छिमेकी हर्षमानको तडक भडक र चुरी फुरीको कुरा गरी साध्य थिएन मैले जानेसम्म मानिस त्यति सम्पन्न र शिक्षित पनि होइन तर के तारतम्यले हो कुन्नी उसलाई कुनै कुराको अभाव थिएन अभाव होइन औलो दौलो थियो ऊ एक बिहानै ठाँटिएर रवाफिलो पाराले चिल्लो गाडीमा चढेर काममा जान्थ्यो के काममा जान्थ्यो उही जानुस् आधा रात गइसकेपछि ऊ फर्केको जना हो उसको कारको आवाजले दिन्थ्यो यस्तो लाग्थ्यो हर्षमानको हर्षको सीमा छैन उसको जीवन सुखी र सार्थक छ यस्तो लाग्थ्यो उसको दिन जति व्यस्त छ उसको रात त्यत्तिकै रङ्गीन छ ऊ उसका साथीहरूका साथ तनाव कम गर्न भन्दै मदिरा र मुजुरामा मस्ती गर्न प्यार बेच दिन्छु बहार बेच दिन्छु बेच दिन्छु बेच दिन्छु मेरो त्यति तडक भडक र औलो दौलो हुँदा हुँदै पनि हर्षमानको हर्षको पछाडि एक किसिमको खिन्नता र व्याकुलताको आभास पाइन्छ मानिसहरू भन्छन् उसँग अपार धन छ तर ऊ त्यसलाई भोग गर्न सक्दैन के कारणले हो कुन्नी ऊ लाचार छ बेबस छ ऊ अब इष्ट इष्टमित्र त के आफ्नै परिवारसँग पनि पर पर र अलग अलग रहन थालेको छ उसको स्वभावमा आएको यस किसिमको परिवर्तनले ऊ ठूलै समस्यामा परेको आभास पाइन्छ आजभोलि कहिलेकाहीँ त उसको कैयौं दिनसम्म कुनै अत्तो पत्तो हुँदैन मानिसहरूले नाना थरीका अड्कलबाजीहरू गर्न थालेका छन् कोही भन्छन् उसको आपराधिक गिरोहरूसँग सम्बन्ध छ अर्का थरी कालो धन सेतो तुल्याउने कसरतमा लागेको छ भन्छन् उसले मतियारहरूको त्यस्तो धन व्यवस्थापन गर्न आफ्ना नातेदार मात्र होइन चीनजानका मानिसहरूका नाममा समेत चल अचल सम्पत्ति किनिदिएको छ अरे बैंक र वित्तीय संस्थाहरूमा पनि त्यत्तिकै थन्काएको कुरा गर्छन् एक दुईजनाले त ऊ पक्राउमा परेर थुनिएको थियोसम्म पनि भने जति जति मान्छे उति उति कुरा कसले कसको मुख थुन्न सक्छ र असाँच्चै आजकल उसको ठुला बडाहरूसँगको उठबस र आवत जावत पनि बन्द छ उसको घर अगाडि चिप्ला र बडेमानका गाडीहरू पनि देखिन छाडेका छन् हर्षमानसँग चोचो मोचो गरेर हिँड्नमा आफ्नो शान ठान्ने आफन्त र इष्टमित्रहरू पनि उसँग तर्केर हिँड्न थालेका छन् छानबिनमा परेपछि ब्याङ्कहरूमा छरेको धन पनि रोक्का भएको छ यस्तो आपदको समयमा एकातिर उसका धनाध्य मालिकहरूको कडी कडाउ र तर्ताकेताको चाप छ भने अर्कातिर कानूनको पकड कसिँदै जाँदो छ उसको यो अपराधको दलदलबाट उम्कने सम्भावना त छँदै छैन बरु बर्बादी कहिले र कति विकरालको हुने हो भन्ने कुराबाट उसको मन अत्तालिरहन्छ उसलाई आफ्नो केमा पस्ताउ छ तर सुध्रिने बाटो पनि देख्दैन हो जिन्दगी smile. ओहो कस्तो झोक्राइरहनु भएको हर्षमानजी के भयो तपाईँलाई मलाई चिन्नु चिन्नुभयो हर्षमानले कहाँ कहाँ धेरै अघिदेखि चिनेको जस्तो लाग्ने त्यो मान्छेलाई यसै हो भन्न नसकेर अकमकाएको देखेपछि उसले नै भन्यो मन बेठिक भएको बेलामा मान्छेले आफैलाई पनि चिन्दैन सुन्नुहोस् तपाईँलाई परेको फसाद मलाई सबै थाहा छ त्यो मान्छेले उसको छेउमा जिउमै टाँसे जस्तो गरेर बस्दै भन्यो हेर्नुहोस् तपाईँले मेहनत नगरी छिट्टै अपार धनी हुने विचारले कुकर्मको बाटो लिनुभयो पाप गर्नुभयो धेरैको बेल्लीबाट हुने काम गर्नुभयो थोरै कुमालिकहरूलाई रिझाउनु भयो असंख्य कमजोरहरूलाई रुवाउनु भयो अब चारैतिरबाट जखडिन थालेपछि रुन थाल्नुभयो खै कसले सघाउन अघि सरे त तपाईँलाई कहाँ गए तपाईँका ती पावरफुल ठुला बडा बनाउँदाहरू के आउँथे सबै आफ्नो नक्कलले साख इज्जत जोगाउन भिजेका मुसाहरू जस्तो दुला पसे नि हेर्नुहोस् न हर्षमानले बडो दार्शनिक पारामा भन्यो मान्छेको चोला बल्ल एकपल्ट पाइन्छ यसलाई भरपूर जेउनु पर्छ सोझो बाटो धर्मर गरेर त्यसै जीवन बिताउनु भन्दा गर्नु नगर्नु काम गरेर मोज गर्नु अकिलदारी ठान्नु भएन त्यो मान्छेले भन्यो हर्षमानजी यहीँनिर तपाईँ भयो आफैलाई भार भयो आज आफ्नै जिन्दगी आफैलाई भार भयो आज आफ्नै जिन्दगी आज आपने वास्तवमा जीवनको सार्थकता त आफ्नो व्यक्तित्व निर्माण गर्नुमा र कसैलाई दुःख नदिएर सकभर दिन दुखीहरूलाई सहयोग गरेर आफ्नो योग्यता अनुसार कर्म गरेर जिउनुमा छ हेर्नुहोस् के तपाईँलाई हर्षमान जिभाएर इज्जतपूर्ण जीवन जिउन धेरै धनी भइरहनु पर्दैन जुनसुकै पेसामा सोझो तरिकाले कमाएको धन नै जीवनका आवश्यकताहरू पूर्ति गर्न पर्याप्त हुन्छ हो हाम्रो इच्छाहरूलाई वायुपङ्खी घोडा चढ्न भने दिनुहुन्न नि तिनलाई काबुमा राख्नुपर्छ अनि हेर्नुहोस् जीवन कति शान्त रमाइलो हलुङ्गो र अनि सार्थक हुन्छ हर्षमानको मनमा अब कता कता एउटा हलुका शान्ति र आनन्दको लहर उठ्छ कृतज्ञताका साथ धन्यवाद भन्न खोज्दा अघि उसँग जिउमै टाँस्य जस्तो गरी बस्ने मान्छे वा त्यस्तो आवास त्यहाँ थिएन कता गइसकेछ आज बल्ल धेरै पछि पहिलोपल्ट बिहानीको सुगन्धी मिरमिरेमा हर्षमानको मन हर्षले पुलकित भयो सार्थक जीवन जिउने दृढ संकल्पले मन दृढ भयो र चराहरूको मधुरो चिरबिर ध्वनि बीच उसको अन्तर्मनमा जिन्दगीको सार्थकताको गीत गन्जियो जिन्दगी यो उत्सव हो वरदान ईश्वरको सृष्टिका सृजना आफ्नै बुझौ मूल्य यसको जिन्दगी यो उत्सव हो वरदान ईश्वरको जिन्दगी सुन्दै हुनुहुन्थ्यो बिबिसीका पुराना प्रस्तुता खगेन्द्र नेपालीको लेखन तथा आवाजमा एउटा कथा जिन्दगीको आजको कार्यक्रममा प्रयोग भएका गीतका गीतकारहरू हरिशरण लामिछाने किरण खरेल गोपी केसी र प्रकाश अधिकारी संगीतकारहरू थिए न्यू वज्राचार्य जयदेव गोपी केसी अनि भरत प्रजापति र शक्ति बल्लभ अनि गायक गायिकाहरू विवेक श्रेष्ठ आशा भोसले अटोमेटिक ब्याण्ड र रबिन शर्मा यो श्रृंखलाका सबै कार्यक्रम तपाईँ हाम्रो वेबसाइट बीबीसी नेपाली डट कममा कुनै पनि बेला सुन्न सक्नुहुन्छ यस श्रृंखलाबारे आफ्ना राय सुझाव र सल्लाहहरू हामीलाई अवश्य लेखी पठाउनुहोला आजको लागि सुमन खरेललाई विदा दिनुहोस् अनि जाँदा जाँदै अर्को सोमबार आफ्नै गीती कथा लिएर आउनेछिन् कलाकार मिथिला शर्मा नमस्कार जिन्दगी यो उत्सव हो वरदान सरको